फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W hotel star bank head office Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयं पाठशाले We'll विक्रम बाबा दर्शन गरेर फर्कदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा पश्चिम चितवनको पटियानीमा एक बालकको मृत्यु अठारजना घाइते बाँकीको इट्टा भट्टाको खाल्टोमा भरिएको पानीमा डुबेर दुई बालकको ज्यान गयो संविधान सभा निर्वाचनमा एमाले सहितका लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गर्ने कंग्रेस उपसभापति पौडेलको भनाई तीन महिनाघि मात्र निर्वाचनको मैती तोकिने नेता देउवाको दावी मोहन वैद्य टर्च लाइट बालेर पनि भेट्न नसक्ने अवस्थामा पुग्ने ए नेकपा माओवादीका नेता गजरेलको चेतावनी मुलुकको चुनावको मिति कार्तिक सत्ताइस वा अठाइस गते गर्ने तयारी भइरहेको ए नेकपा माओवादीका नेता शर्माको खुलासा पाकिस्तानका पूर्व सैन्य शासक परवेज मुश्रफद्वारा आत्मसमर्पण अमेरिकामा आज अर्को गोलीकाण्ड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 विशेष मेला लागेको छ रामनवमीमा व्रत बसी रामको पूजापाठ गर्नाले चिताको कार्य पुरा हुने जनविश्वास छ संसारबाट पापी तथा दुष्ट राक्षसको नाश गरी पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएकाले श्रीरामको सम्झनामा चैत्र शुक्ल न शुक्ल नवमीका दिन रामनवमी पर्व मनाउने प्रचलन छ विक्रम बाबा दर्शन गरेर फर्कदै गरेको ट्र्याक्टर आज पटिहानी नौमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ दुर्घटनामा परि कठार तिनका तेह्र वर्ष सुनिल गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ दुर्घटनामा परि अन्य अठार जना घाइते भएका छन् घाइतेहरूको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ नातिन त चार सात शून्य पाँच नम्बरको ट्र्याक्टर तीव्र गतिको कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ दुर्घटनापछि ट्र्याक्टर चालक फरार रहेका छन् भट्टाको खाल्टोमा भरिएको पानीमा डुबेर आज दुई बालकको ज्यान गएको छ सोनपुर चारको साइना इट्टा भट्टाको खाल्टोमा डुबेर स्थानीय तेह्र वर्ष मेठु यादव र एघार वर्ष रामशरण यादवको ज्यान गएको प्रहरीले जनाएको छ बिहान घरबाट भैँसी चराउन गएका दुवैजना पौडी खेल्ने क्रममा खाल्टोमा डुबेका बाँकेका प्रहरी प्रमुख भोपाल कुमार भण्डारीले जानकारी दिनुभयो घटनापछि स्थानीय बासिन्दाले क्षतिपूर्तिको माग गर्दै नेपालगञ्ज खजुरा सडक खण्ड अवरुद्ध पारेकोमा सहमतिपछि यातायात सञ्चालनमा आएको छ इटा भट्टाले बालकका परिवारलाई तत्काल पचास पचास हजार रुपियाँ दिने र खाल्टो वरिपरि तारजाली लगाउने सहमति भएको छ इटा भट्टाका सञ्चालक उद्योगभन्दा बाहिर रहेका कारण उनी आएपछि क्षतिपूर्तिका बारेमा निर्णय हुने सहमति भएको प्रहरीले जनाएको छ नेपाली कंग्रेसका सभापति सुशील कोइराला र नेपालका लागि चेनिया राजदूत वो बीच आज बिहान समसामयिक राजनैतिक अवस्थाको विषयमा कुराकानी भएको छ कोइराला निवास महाराजगंजमा भेटवार्तामा उहाँहरूबीच नेपालको राजनैतिक अवस्था संविधान सभाको चुनाव लगायतका विषयमा कुराकानी भएको कोइरालाको निजी सचिवालयले जनाएको छ राजदूत सुन्तैले फ्री तिब्बत अभियान र तिब्बतको सुरक्षामा नेपालको भूमिका विषयमा समेत चासो व्यक्त गर्नुभएको थियो पूर्व प्रधानमन्त्री बाबुराम भट्टराले राष्ट्रपति डाक्टर रामवरण यादवले चारपटक सत्ता कब्जाको प्रयास गरेको आरोप लगाउनु भएको छ आफ्नो निवास सानेपामा आज पत्रकारसँग भट्टराईले राष्ट्रपतिमाथि गम्भीर आरोप लगाउनु भएको हो आफू प्रधानमन्त्री हुँदा राष्ट्रपतिले सत्ता कब्जा गर्न खोजेको बताउँदै भट्टराईले भन्नुभयो सरकार सचेत भएकाले राष्ट्रपतिको प्रयास असफल भयो राष्ट्रपतिले जेठ पन्ध्र साउन सात गते कार्तिक पहिलो र मङ्सिर दोस्रो हप्ता सत्ता आफ्नो हातमा लिन खोजेको भट्टराईको दावी छ जेठ पन्ध्र गते संविधान सभा विघटन भएपछि अवैधानिक भनेर हटाउने तयारी गरेकोमा आफूले संविधान सभाको म्याद छँदै चुनावको मिति तोकेर राष्ट्रपतिको प्रयास असफल पारेको भट्टराईले बताउनुभयो मङ्सिर सातमा चुनाव माफ गर्न नसकेको भनेर आफू नेतृत्वको सरकार राष्ट्रपतिले हटाउन खोजेको पनि भट्टराईले आरोप लगाउनुभयो कार्तिकको पहिलो हप्ता प्रधान सेनापति गौरव शमशेर राणालाई भेटेर राष्ट्रपतिले सत्ता लिने कोसिस गरे पनि सेनाबाट सकारात्मक सहयोग नपाएको पूर्व प्रधानमन्त्री भट्टराईले बताउनुभयो एकीकृत माओवादीका उपाध्यक्ष समेत रहेका भट्टराईले कङ्ग्रेस र एमाले चुनाव नसाएको आरोप पनि लगाउनुभयो चुनावमा विकास र आर्थिक मुद्दालाई उठाउनु पर्नेमा पनि भट्टराईले जोड दिनुभयो नेपाली कंग्रेसका उपसभापति रामचन्द्र पौडेलले आगामी संविधान सभाको निर्वाचनमा एमाले सहितका लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गर्ने बताउनु भएको छ संविधान लेखनको लागि दुई तिहाई बहुमत आवश्यक रहेको भन्दै उहाँले त्यसको लागि लोकतान्त्रिक शक्तिहरू बीचको सहकार्य र तालमेल आवश्यक रहेको बताउनुभयो रिपोर्टर्स क्लब तनहु शाखाले गरेको साक्षात्कारमा उपसभापति पौडेलले कंग्रेसका सभापति सुशील कोइराला वरिष्ठ नेता शेरबहादुर देवा र आफू प्रत्यक्ष तर्फबाट संविधान सभाको निर्वाचन उठ्ने जानकारी दिनुभयो कंग्रेसले निर्वाचनलाई जीवनमरणको रूपमा लिएको भन्दै उहाँले निर्वाचनको वातावरण बनाउन आफूहरू लागि परेको दावी गर्नुभयो मंगिरमा निर्वाचन नभए प्रतिगामीहरूले टाउको उठाउने र मुलुक गम्भीर संवैधानिक संकटमा फस्ने भएकोले जसरी पनि निर्वाचन गराउनु पर्ने उहाँको भनाइ छ उपसभापति पौडेलले ए माओवादीका अध्यक्ष प्रचण्डको चिन्ह भ्रमण व्यक्तिगत भएकोले उनलाई दिएको सम्मानको विषय कंग्रेसको लागि गौण भएको बताउनुभयो यता कंग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले मङ्सिरमा हुने निर्वाचनको मिति तीन महिना अघि मात्र तोकिने बताउनु भएको छ लालबन्दीमा आज आयोजित पत्रकार भेटमा देउवाले अहिले नै निर्वाचनको मिति तोक्दा सबै काममा बाधा पर्ने र समस्या उत्पन्न हुने बताउनुभयो मङ्सिरमै चुनाव हुन्छ उहाँले भन्नुभयो तीन महिना अघि निर्वाचनको मिति घोषणा हुन्छ चुनावकै प्रसङ्गमा उहाँले आसन निर्वाचनमा कङ्ग्रेसको पक्षमा जनताले मतदान गर्ने दावी गर्नुभयो प्रासीमा महासमितिको भेलाले अघिल्ला गल्ती कमजोरी सच्याएर सबैलाई समेट्दै अघि बढ्ने प्रस्ताव पारित गरेकाले जनताको विश्वास कङ्ग्रेसप्रति बढेको देउवाको भनाइ छ कङ्ग्रेस आदिवासी जनजाति मधेसी महिला दलित सबैको चाहना समेटेको घोषणा पत्र बनाएर चुनावमा जाने उहाँले उल्लेख गर्नुभयो कङ्ग्रेस मधेसकै पार्टी भएको दावी गर्दै देउवाले यसअघि पार्टीले गरेको गल्तीको सजाय मधेसले दिएको बताउनुभयो उहाँले निर्वाचनको विरोध गरिरहेका नेकपा माओवादी मधेसी जनअधिकार फोरम लगायतका दललाई चुनावमा ल्याउन प्रयत्न भइरहेको समेत बताउनुभयो नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले नेकपा माओवादी र मधेसी जनाधिकार फोरमको माग सम्बोधन नगरी निर्वाचनमा जान नसक्ने बताउनु भएको छ प्रेस चौतारी काठमाडौँ शाखाले आज गरेको कार्यक्रममा नेता नेपालले मोहन वैद्य नेतृत्वको माओवादी र उपेन्द्र यादव नेतृत्वको फोरमलाई उच्च स्तरीय राजनैतिक समितिमा समावेश गरेर संविधान सभाको निर्वाचनको वातावरण बनाउनु पर्ने बताउनुभयो वर्तमान सरकारको गठन निर्वाचन आयोगमा पदाधिकारी नियुक्तिमै ए माओवादीको कारण ढिलाइ भएकाले असार सात गतिभित्र क्षेत्र निर्वाचन सम्भव नभएको भन्दै उहाँले असारमा नभए मंगिरमा चुनाव हुन नदिने खालका अभिव्यक्ति दिनु गैर जिम्मेवार हुने बताउनुभयो प्रधान न्यायाधीशको नेतृत्वमा वर्तमान सरकार गठन गर्नु पूर्व संविधान सभाको बाधा फुकाउ प्रयोगका सन्दर्भमा बहालवाला प्रधान न्यायाधीश पूर्व प्रधान न्यायाधीश र राजनैतिक दलको नेताहरू मध्येबाट सरकार प्रमुख बनाउन सकिने प्रस्ताव आफ्नो पार्टीले राख्दा अन्य दलले नमानेको उहाँले दावी गर्नुभयो नेता नेपालले केही व्यक्तिले पार्टी छोडेको सन्दर्भलाई रूखबाट केही पात झरेको र अब नयाँ पालो बोलाउने अवस्था आउने भन्दै पार्टी प्रवेशको नयाँ लहर पनि चलिरहेको बताउनुभयो एकीकृत नेकपा माओवादी मधेस ब्युरो इन्चार्ज हरिबोल गजरुलले नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य टर्च बालेर पनि भेट्न नसक्ने अवस्थामा पुग्ने चेतावनी दिनुभएको छ पार्टी एकता गरेर वैद्यले भविष्य जोगाउनु विकल्प छैन गजरेले भन्नुभयो पार्टीमा नफर्के टर्च बाल्दा पनि नभेटिने स्थिति आउनेछ उहाँको हालत मोहन विक्रम सिंहको जस्तै हुनेछ नेकपा एकता केन्द्रका सिंहलाई अध्यक्षमै स्वीकारेको स्मरण गर्दै नेता गजरेलले भन्नुभयो तर उहाँले मान्नु भएन र पार्टी छोडेपछि कहाँ पुग्नुभयो थाहा छैन वैद्यलाई पनि अध्यक्ष पद दिँदा समेत पार्टी फुटाएर जानुभयो सर्लाईमा वैशाख एक्काइस गते हुने आमसभा र चुनावी रणनीति तयार गर्न हरिवन मा भएको मधेस ब्युरो बैठकको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा गजरेलले पार्टी र जनताको भावना विपरीत वैद्यले पार्टी फुटाएको आरोप समेत लगाउनुभयो एमाले छोडेर ए माओवादीमा आएका नेता रामचन्द्र झालाई पार्टीको महत्त्वपूर्ण जिम्मेवारी दिएर राम्रो पद दिने मधेस ब्युरोमा निर्णय भएको समेत उहाँले बताउनुभयो एकीकृत माओवादीका केन्द्रीय सदस्य जनार्दन शर्माले संविधान सभाको दोस्रो निर्वाचन आगामी कार्तिक सत्ताइस र अठाइस गते गर्ने तयारी भइरहेको बताउनु भएको छ संविधान सभाको अर्को चुनाव आउँदो कार्तिक सत्ताइस कि अठाइसमा गर्ने भन्नेमा आन्तरिक छलफल भइरहेको छ उहाँले भन्नुभयो यी दुई मध्ये एउटामा सहमति हुन्छ होला रुकुमको नुवाको डाँडामा आज स्थानीयवासीसँग अन्तर्क्रिया गर्दै नेता शर्माले जारी राजनैतिक संकट समाधानका लागि दोस्रो संविधान सभा निर्वाचनको विकल्प नभएको बताउनुभयो संविधान निर्माण नभएकै कारण मुलुकमा राजनैतिक संकट गहिरिँदै गएको बताउँदै उहाँले संकट समाधान र विकास निर्माणलाई तीव्रता दिन संविधान बनाउनै पर्ने उल्लेख गर्नुभयो निवृत्त शिक्षकहरूले राज्यले आफूहरूलाई उपेक्षा गरेको गुनासो गरेका छन् निवृत्त शिक्षक समाज चितवनको सोह्रौं साधारण सभा तथा चौथो अधिवेशनमा बोल्ने वक्ताहरूले अन्य सरकारी सेवाबाट अवकाश पाएकाहरूले सरह निवृत्त शिक्षकहरूले पनि सेवा सुविधा पाउनुपर्ने माग गरेका थिए निवृत्त शिक्षकहरू सेवामा रहँदाको योगदान सरकारले बिर्सेको उनीहरूको आरोप थियो अर्का एक अर्को एक प्रसङ्गमा उनीहरूले नेपालको शैक्षिक गुणस्तरमा विकास गर्ने हो भने शिक्षा मन्त्रालय निवृत्त शिक्षकले चलाउनु पर्ने बताएका छन् कार्यक्रममा बोल्दै निवृत्त शिक्षक समाजका केन्द्रीय अध्यक्ष चुडामणि शर्मा कटेलले राज्यले निवृत्त शिक्षकहरूलाई विभिन्न सेवा सुविधाको ग्यारेन्टी गर्न माग गर्नुभयो अधिवेशनले आगामी तीन वर्षका लागि एघार सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ हरिप्रसाद आचार्यको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा गङ्गाप्रसाद चाबागाई सचिवमा कमलीकान्त घिमिरे सहसचिवमा महेन्द्र सिगदेल र कोषाध्यक्षमा खुमानन्द पौडेल निर्वाचित हुनुभएको छ कार्यक्रममा समाजको वार्षिक प्रतिवेदन समाजका सचिव जनकराज पौडेलले प्रस्तुत गर्नुभएको थियो कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पुर्याए बाबत विभिन्न जनालाई सम्मान समेत गरिएको थियो त्यस्तै समाजमा आबद्ध तिन सय जनालाई आजीवन सदस्यको प्रमाणपत्र प्रदान गरिएको थियो कार्यक्रम समाजका केन्द्रीय अध्यक्ष चुडामणि शर्मा कटेलको प्रमुख आतिथ्यता तथा समाजसेतुवनका अध्यक्ष ध्रुवराज शर्मा अर्यालको अध्यक्षतामा भएको थियो मापदण्ड विपरीत शुल्क लिएको भन्दै एकीकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले रूपन्देहीका तीनवटा नर्सिङ कलेजमा आज तालाबन्दी गरेको छ प्राविधिक तालिम तथा व्यावसायिक शिक्षा परिषद सिटी भिटीले तोकेको शुल्क भन्दा बढी लिएको भन्दै क्रान्तिकारीले Meditech nursing college advance nursing college र देवदह मेडिकल कलेजमा तालाबन्दी गरेका हुन् भिटले निर्धारण गरेको तीन लाख छयानब्बे हजार भन्दा बढी शुल्क लिएको भौतिक पूर्वाधार सुधार गर्न पहल नगरेको लगायतका दश बुधे सम्झौता पालना नगरेकाले तालाबन्दी गरिएको अखिल क्रान्तिकारी सिटी भिट दक्षिण जिल्ला कमिटिका सचिव मदन गौतमले बताउनुभयो क्रान्तिकारीले देवदह मेडिकल कलेजमा नर्सिङ पढ्ने चितवनकी अनुथापा थापा होस्टेलबाट डेढ वर्षदेखि बेपत्ता भएकाले स्थिति समिति सार्वजनिक गर्न पनि माग गरेको छ तर रूपन्देहीमा रहेका सबै आठवटा नर्सिङ कलेजले मापदण्ड अनुसार नै शुल्क लिएको दावी गरेका छन् नेपाली बजारमा आज सुनको मूल्य तोलामा पाँच सय रुपियाँ बढेको छ आज तोलाको पचास हजार रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ तेजाबी सुन तोलाको पचास हजार सात सय बाहन्न रुपियाँमा कारोबार भइरहेको छ अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि नेपाली बजारमा पनि त्यसको प्रभाव परेको हो सोमबार र मङ्गलबार दुई दिनमा छ हजार तिन सय रुपियाँ घटेको थियो सुनको भावमा एक्कासी भारी गिरावट आएपछि बिहिबार सुन पसलमा गरगना खरिद गर्न सर्वसाधारण उपभोक्ताको ठुलो भिड लागेको थियो व्यवसायहरूले नयाँ गहनाको अर्डर लिन र काँचो सुन बेच्न नसके पनि पुराना गहनाहरू बेचिरहेको बताएका छन् चाँदीको मूल्य पनि शुक्रबार आज आठ रुपैयाँले बढेर आठ सय अन्ठानब्बे रुपियाँमा कारोबार भएको छ अब केही छोटा खबरहरू बैतडीमा कबुलियती वन समूहमा आबद्ध नागरिकको आयर्सनमा वृद्धि भएको जिल्ला वन कार्यालय बैतडीले जनाएको छ कबुलियती वन समूहमा आबद्ध नागरिकहरूले डाले घाँस फलफूल बाख्रा पालन व्यवसायबाट आमदानी गरिरहेको जिल्ला वन कार्यालय बैतडीका प्रमुख कृष्ण प्रसाद ढकालले जानकारी दिनुभयो सल्यानमा उमेर उमेर पुगेका तीस हजार जना अझै नागरिकता विहीन रहेका छन् जिल्ला प्रशासन कार्यालयका अनुसार सोह्र वर्ष उमेरका तीस हजार जनाले नागरिकता लिएका छैनन् पश्चिमी चितवनको चनौलीमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ चनौली देवीचोकमा ग सात प छ शून्य चार नौ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सड़कमा पल्टदा घाइते भएका मोटरसाइकल चालक लम्जुङ परेवा डाँडाका एक्काइस वर्ष कुशल खड्काको मृत्यु भएको हो र नवलप्रासीको देउराली गाविसलाई खुल्ला दिशामुक्त घोषणा गरिएको छ यो सँगै नवलप्रासीमा खुल्ला दिशामुक्त घोषणा हुने गाविसको संख्या बाह्र पुगेको छ अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौं मौसमको कारण मंगसिरमा चुनाव हुने सम्भावना नरहेको भने एकीकृत नेकपा माओवादी नेता जनार्दन शर्माको भनाईप्रति तपाई के भन्नुहुन्छ ए चुनाव नगराउने साला बी वातावरण बनाए होला र से दलहरूमा भर पर्छ तपाईँले पठाउनु भएको अन्तिम मत परिणाम यस्तो रहेको छ ए चुनाव नगराउने साला भनेमा बयालिस प्रतिशत बी वातावरण बनाए होला भनेमा छब्बीस प्रतिशत र से दलहरूमा भर पर्छ भनेमा बत्तीस प्रतिशत सांसद मत व्यक्त गर्ने तपाईँ सम्पूर्णमा हाम्रो धन्यवाद अब भोलिका लागि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 दिँदा अदालतमै उपस्थित मुश्रफ लगत्तै भागेका थिए तर अदालतले रहेका पक्राउ नगरेकोमा इस्लामाबादका प्रहरी प्रमुखलाई आज अदालतमा उपस्थित हुन भनिएको छ सन् दुई हजार आठमा सत्ताबाट हटेपछि मुश्रफले देश छाडेका थिए उनी हालै मात्र स्वदेश फर्किएका थिए विगत केही दिनदेखि लगातार अप्रिय घटना सहँदै गरेको अमेरिकामा आज पनि गोलीकाण्ड भएको छ Massachusetts Institute of Technology MIT campus नजिकै गोली हानेर एक सुरक्षाकर्मीको हत्या गरिएको छ गोली चलेको क्याम्पस अस्तिको दिन म्याराथन हुँदा बम पड्केर तीनजनाको ज्यान गएको बोस्टन नजिकै पर्दछ क्याम्ब्रिज प्रहरीका अनुसार धेरैवटा गोली लागेर घाइते भएका उनलाई अस्पतालमा लगिएको थियो अस्पतालले उनलाई मृत घोषणा गरेको थियो गोली कसले चलाएको भन्ने बारे अझै केही थाहा हुन सकेको छैन प्रहरीको आपतकालीन सेवा टोलीले घटनास्थललाई घेराहाली खोजी गरिरहेका छन् उता इराकको राजधानी बगदादमा भएको आत्मघाती बम विस्फोटमा दुई बालबालिका सहित कम्तीमा सत्ताइसजनाको मृत्यु भएको छ सहरको पश्चिम क्षेत्रमा रहेको एक क्याफेमा भएको बम हमलामा सयौं व्यक्ति घाइते भएको अधिकारीहरूले बताएका छन् प्रहरीका अनुसार एक आत्मघाती हमलाकारीले क्याफेभित्रै उक्त विस्फोट गराएको थियो अब खेल समाचार इन्डियन प्रिमियर लिग क्रिकेटमा आज पनि एक मात्र खेल हुने भएको छ बेलुका सभा आठ बजेपछि हुने खेलमा सनराइजर्स हैदराबाद र किङ्स इलेभेन पन्जाब भिड्नेछन् अहिलेसम्म छ खेल खेलेको हैदराबाद आठ अङ्कको साथ तेस्रो स्थानमा छ भने चार खेल खेल्दै चार अङ्क बटुलेको पन्जाब अङ्क तालिकाको छैटौँ स्थानमा छ यसैबीच दिल्ली डेभिल्सले प्रतियोगितामा लगातार छैटौँ हार बिहोरेको छ गैराती सम्पन्न खेलमा चेन्नई सुपर किङ्सले दिल्लीलाई छयासी रनको फराकिलो अन्तरले पराजित गरेको हो जितसँगै चेन्नई पाँच खेलमा तीनमा जित जित र दुईमा हार बेहोर्दै छ अङ्कसहित चौथो स्थानमा उक्लिएको छ चेन्नईले दिएको एक सय सत्तरी रनको लक्ष्य पछ्याउने क्रममा दिल्ली सत्र दशमलव तीन ओभरमा तिरासी रनमा अल आउट भयो बुलेटिनको प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक विक्रम बाबा दर्शन गरेर फर्कदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा पश्चिम चितवनको पटियानीमा एक बालकको मृत्यु अठार जना घाइते बाँकेको इट्टा भट्टाको खाल्टोमा भरिएको पानीमा डुबेर दुई बालकको ज्यान गयो संविधान सभा निर्वाचनमा एमाले सहितका लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गर्ने कंग्रेस उपसभापति पौडेलको भनाई तीन महिना अघि मात्र निर्वाचनको मैती तोकिने नेता देउवाको दावी मोहन वैद्य टर्च लाइट बालेर पनि भेट्न नसक्ने अवस्थामा पुग्ने ए नेकपा माओवादीका नेता गजरेलको चेतावनी चुनावको मिति कार्तिक सत्ताइस वा अठाइस गते गर्ने तयारी भइरहेको नेता शर्माको खुलासा पाकिस्तानका पूर्व सैन्य शासक परवेज मुश्रफद्वारा आत्मसमर्पण अमेरिकामा आज अर्को गोलीकाण्ड एकजना सुरक्षाकर्मीको मृत्यु र इन्डियन प्रिमियर लिग क्रिकेटमा आज सनराइजर्स र किङ्स इलेभेन पन्जाब भेट्दै साँझ पाँच बजेको अर्पण बुलेटिन सकियो सहकर्मी ध्रुवसँगै म सम्झना बिदा हुन्छु नमस्कार अर्पण बुलेटिनको साथमा होटल स्टार बैंक विवाह होश या कुनै पनि पार्टी या सरकारी गैर सरकारी सङ्घ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जनासम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W hotel star office Kathmandu phone number छयालिस बहत्तर दुई सय तासी पुरानो स्वयंभू पाठशाले नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ श्रेष्ठ सप्लायर्स रत्नगर एक हरिहर मन्दिर नजिक प्रोप्राइटर रामकुमार श्रेष्ठ फोन शून्य छपन्न पाँच साठी दुई सय नब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी आठ सय चौरात्तर हामी कहाँ वासिङ गिटी बालुवा रोडा ढुङ्गा ग्राभेल इट्टा माटोका साथै ट्र्याक्टर ट्रिपर भाडामा चाहिएमा सदैव सम्झनुहोस् श्रेष्ठ सप्लायर्सलाई नववर्ष दुई हजार